दुई सय बीस भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा Nepal www.cin.org.np dot CIN dot ORG dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय त्रिचालिसमा हामी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको गठनका लागि सरकारले थालेको प्रयासको बारेमा छलफल गर्दछौं आजको छलफलमा राष्ट्रिय मानवाधिकार संगठनका अध्यक्ष सुदीप पाठक र संक्रमणकालीन न्यायका ज्ञाता दिनेश त्रिपाठी सहभागी हुनुहुन्छ रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन देशभरिका दुई सय बीस भन्दा बढ़ी सामुदायिक रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको गठनका लागि सरकारले थालेको प्रयासको बारेमा छलफल गर्दछौ आजको छलफलमा सहभागी राष्ट्रिय मानवाधिकार संगठनका अध्यक्ष सुदीप पाठक र संक्रमणकालीन न्यायका ज्ञाता अधिवक्ता दिनेश त्रिपाठी यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद नमस्कार सबैभन्दा पहिले सुदीप पाठकजी अहिले अब सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोग गठनको प्रक्रिया अगाडि बढाउनको लागि त्यसका पदाधिकारी सिफारिश गर्नको लागि सिफारिश समिति बनाएर काम अगाडि बढाइरहेको छ तपाईँलाई कस्तो लागेको छ अब चाहिँ बन्ने हो आयोग जस्तो लागेको छ कि के छ पछिल्लो हप्ताको सरकारको निर्णय हेर्दा र सरकारले सिफारिश कमिटि गठन गरिसकेको जहाँ एकजना सदस्य राष्ट्रिय मानवाधिकार आयोगको प्रतिनिधि भने बाँकी नै छ तर कमिटी बनिया छ र सिफारिस कमिटी बनिसकेपछि कमिटीले सायद आफ्नो कार्य शुरू गर्ला उसको जुन कार्यदिशा छ कार्यविधि अन्तर्गत काम गर्नेछ र उसले चाहिँ दुवै आयोगमा चाहिँ सिफारिसहरू गर्नेछन् भन्ने एक प्रकारको विश्वास जनमानसमा र समाजमा देखिया छ दिनेश त्रिपाठीजी अब अहिले जुन सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता लागि त्यसको पदाधिकारी सिफारिस गर्नको लागि सिफारिस समिति गठन गरिसकेको छ र व्यापारी समितिले काम पनि सुरु गरेको छ अब चाहिँ तपाईँलाई के लाग्छ एउटा कुरा के हो भने जस्तो प्रमुखतया यो संक्रमणकालीन न्यायको प्रक्रिया पीड़ितहरूका लागि हो पीड़ित मैत्री हो र पीड़ितको सहमति र सहभागिता सुनिश्चित हुनुपर्छ संक्रमणकालीन न्यायसँग सम्बन्धित कुनै पनि संयन्त्रमा कुनै पनि नीतिमा कुनै पनि कानून अहिले व्यवस्थापिका संसदले सत्यनिरूपण तथा मेलमिलाप आयोग र विपत्ता सम्बन्धी आयोगको विधेयक पास गर्यो त्यो कानून भयो र आज तिनै पीड़ितहरू धेरै ठूलो संख्यामा दुई जना भन्दा बढी पीड़ितहरू तिनीहरूको संस्थाहरूले त्यो कानूनका तमाम प्रावधानहरू पीड़ित मैत्री छैनन् पीड़ितलाई त्यो स्वीकार छैन त्यसको त्यो कानूनको संवैधानिकलाई चुनौती दिएका छन् अहिले सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्च अदालतले यो मुद्दाको एउटा उठाएको जुन विषयवस्तु छ त्यसको गम्भीरतालाई महसुस गरेर एकदमै सर्ट टाइममा अहिले असार उन्तिस गते नै यसको पेशी तोकेको छ डेट तोकेर त्यो भनेको के छ भने सर्वोच्च अदालतले यो मुद्दाको पीड़ितहरूले उठाएको उठाएका जुन प्रश्नहरू छन् त्यसको संवैधानिकताको प्रश्नमा त्यसलाई गम्भीरताका साथ ग्रहण गर्यो भनेपछि सरकारले चाहिँ जुन आयोग गठनको प्रक्रिया यो सर्वोच्च अदालतमा विचार जब सर्वोच्च अदालतले एकदमै हेरिङको लागि बोलाएको छ दुवै पक्षलाई यो मुद्दा विचाराधीन छ अदालतको विचाराधीन छ त्यो पनि के छ भने एकदमै डेटै तोकेर अब ढिलो गर्नु हुँदैन भने कि आठ वर्षमा उहाँले ढिलो भएन अब अहिले चाहिँ तीन हप्ता उहाँहरूको लागि अब ढिलो हुन थाल्यो आठ वर्षले यो सम्बन्धी दुइटै विधेयकको ऐन ल्याएको छ र त्यो त्यो विधेयक त्यो ऐनलाई हेर्दाखेरि चाहिँ र तपाईँको विचारमा चाहिँ अब यो दुईटा जुन आयोग छ यस्तो आयोगमा चाहिँ कस्ता व्यक्ति हुनुपर्छ मलाई चाहिँ के लागिरहेछ भन्दाखेरि आयोगको जुन विधेयक छ विधेयकमै चाहिँ कस्ता व्यक्तिहरू यसमा चयन हुनुपर्छ भन्ने सन्दर्भमा त्यसको योग्यताको बारेमा प्रष्ट व्यवस्था गरिएको छ त्यहाँ एकजना अध्यक्ष हुनेछन् र चाहिँ चारजना सदस्य रहनेछन् अब अध्यक्षको हकमा सर्वोच्चको चाहिँ न्यायाधीशका सन्दर्भमा केन्द्रित भाव देखिया छ हुन त पूर्ण अदालतको मुख्य न्यायाधीश विशेष श्रेणीका व्यक्तिहरू वा सर्वोच्चको न्यायाधीशको योग्यता हुन सक्ने व्यक्तिहरू भन्ने पनि प्रावधान छ तर अब मान्छेको कन्सेप्ट चाहिँ के छ भने एकजना सर्वोच्च अदालतको न्यायाधीशको चाहिँ अध्यक्षतामा चाहिँ यो सत्य निरूपण आयोग तथा मेलमिलाप आयोग बन्ने छ भन्ने प्रकारको सोच चाहिँ देखिया छ अब त्यही व्यवस्था गरिया छ त्यसको चारमा होला योग्यताको व्यवस्था गरिया छ आयोग गठनको त्यसमा चाहिँ सबभन्दा जोड दिन खोजेको कुरा भनेको उच्च नैतिक चरित्र भन्ने कुरालाई सबभन्दा बढी जोड दिइएछ र सँगसँगै चाहिँ विज्ञताको कुरा गरिएछ विज्ञताको कुरामा चाहिँ मानवाधिकारको विषयगत ज्ञाता भएको शान्तिको बारेमा कानूनको कुरा गरिएछ होइन कानूनको ज्ञाता पनि खोजिएछ द्वन्द व्यवस्थापन गर्न सक्ने कर्मचारीहरू हुनसक्छ सरकारका सचिवहरू हुनसक्छ अब त्यहाँ अलिकति अनुसन्धान र खोजबिनको कुरा छ अनुसन्धान र खोजबिन भएको हिसाबले म चाहिँ के देखिरहेको छु भने एउटा उच्च नैतिक चरित्र भएको नेपाल प्रहरीको एआइजी e डिआइजीहरू पनि त्यसमा राखिदिँदाखेरि खोजपूर्ण र अनुसन्धानको कुरालाई सजिलो पर्छ कि भन्ने हिसाबले पनि मैले हेरिरहेको छु यसरी हेर्दाखेरिमा त्यहाँ चारवटा कुरा महत्वपूर्ण छन् नैतिकताको कुरा ज्ञानको कुरा योग्यता सर्टिफिकेटको कुरा र त्यसपछि चाहिँ राजनीतिक दलको सदस्य नभए किटेर लेखिया छ दिनेश त्रिपाठीजी सुदीप पाठकले नि अघि भन्नुभयो उहाँहरू जस्तो केही मानव अधिकार कर्मी चाहिँ अब जति सक्दो चाँडो चाहिँ चाहिँ यो चाहिँ सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रियालाई अगाडि बढाएर अहिलेसम्म लामो समयसम्म प्रतीक्षा गरेर बसेका छन् न्यायका लागि द्वन्द पीडित उहाँहरूलाई छिटो न्याय दिनु पर्यो त्यसैले सधैँ यसलाई रोक्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ नि त अब यो कुरा के हो भने मेरो आफ्नो व्यक्तिगत धारणा चाहिँ के छ भने किनभने पीड़ितलाई बाहेक गरेर पीड़ितलाई बहिष्कृत गरेर एक्सक्लुड गरेर यो प्रक्रिया विश्वसनीय पनि हुँदैन यो प्रक्रिया अगाडि पनि बढ्दैन पीड़ितहरूले नै जबसम्म स्वीकार गर्दैनन् उनीहरूले यो प्रोसेसलाई ओन गर्दैनन् उनीहरूको सहमति र सहभागिता यसमा सुनिश्चित हुँदैन उनीहरूलाई एउटा सहभागी हुने एउटा डिग्निफाइड ढंगले एउटा वातावरण बन्दैन उनीहरूको न्यायको अधिकारलाई परिपूर्णको अधिकारलाई सत्य जान्न पाउने जुन अधिकारलाई प्रत्याभूत गरिँदैन तबसम्म चाहिँ के छ भने एउटा फल्टी किसिमको आयोग बनाएर एउटा चाहिँ के छ भने त्यो इस्युलाई डाइल्युट गर्ने किसिमको आयोग बनाएर पीड़ितको अधिकारै चाहिँ के छ भने खोसिने गरी आयोग बनाएर त्यो त्यस्तो आयोग चाहिँ छिटो र ढिलोको के हेर्छ सुदीप पाठकजी एउटा कुरा अब सर्वोच्च अदालतका पूर्व न्यायाधीशलाई अलि बढी केन्द्रित गरेको र त्यही व्यवस्था अब त्यसको अध्यक्ष हुने व्यवस्था यसमा गरेको छ तर यो संविधानसँग बाजिएको कुरा जुन संविधानमा राष्ट्रिय मानवाधिकार आयोग बाहेक अरू कुनै पदमा पनि पूर्व न्यायाधीशहरू हुन सिफारिस हुने छैनन् सरकारले सिफारिस गर्ने छैन भनेर लेखिएको कुरासँग यो बाजेन र अब यो प्रश्न चाहिँ उठ्या छ कि नउठ्या होइन अब यो प्रश्नकै कुरा गर्ने हो भने त यो सिफारिस समिति पनि बाजिएकै छ त्यसरी हेर्ने हो भने सर्वोच्च अदालतको पूर्व न्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा यो कमिटी बनिया छ त उहाँले सिफारिस कमिटीमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न हामीले गर्न थाल्यौं भने संविधानसँग बाजियो भनेर कुरा गर्न थाल्यौं भने यो प्रक्रिया अगाडि बढ्दैन यसमा दुई हिसाबले हेर्न सकिन्छ तर मूल त दुईटा कुरा छ हेर्नुहोस् पहिलो कुरा चाहिँ के हो भने नेपालमा जुन लामो समय सशस्त्र विद्रोह भयो त्यो दस वर्षको सशस्त्र विद्रोहलाई म्यानेज गर्न व्यवस्थापन गर्न रूपान्तरण गर्न अथवा जे भन्नुहोस् प्राप्ति गर्न हामीले मेलमिलापको कुरा गर्यौं शान्तिको कुरा गर्यौं शान्ति प्रक्रियाको कुरा गर्यौं र आज यत्रो चाहिँ आठ दस वर्ष बितायो तर जुन कारणले चाहिँ विद्रोह भएको थियो त्यसलाई मिलाउने क्रममा त्यो अवस्थामा जे कुरा गर्न मिल्दैन थियो राष्ट्रिय अन्तर्राष्ट्रिय मानवाधिकारको चाहिँ कानूनको हिसाबले त्यो कुरा ज जसले गरे र जो पीड़ामा छन् तिनीहरूलाई चाहिँ न्याय दिने कुरा हो यो अब यसलाई हामीले विभिन्न वाहनामा लामो समय लगाइरह्यौँ भने मलाई के लाग्छ भन्दाखेरि अझ न्यायको पर्खाई कति दिन बेहोर्नु पर्ने हो भन्ने एउटा संकट छ दोस्रो कुरा चाहिँ दुवै आयोगहरूले चाहिँ न्याय दिन सक्दैन यहाँ माफीका कुराहरूलाई बढी जोड दिएको छ परिपूरणका कुराहरू छैनन् भिक्टिमहरूको हिलिङका कुराहरू छैन जस्टिस पाउँदैनन् भनेर पीड़ितको एउटा ठूलो समूह चाहिँ सर्वोच्च अदालतमा पनि रिट दायर गर्न गएको हो र दायर भएकै छ त्यो अवस्था पनि छ तर तेस्रो र महत्वपूर्ण अवस्था के हो भने नेपाललाई के चाहिएको छ नेपाललाई पहिलो एउटा संविधान चाहिएको छ संविधान लेखियोस् दोस्रो शान्ति प्रक्रिया टुङ्गोमा पुग्नु परेको छ यो कति दिन रहने जनताको आर्थिक स्थितिलाई सुदृढ गर्ने एउटा समाजको एउटा राष्ट्रको कर्तव्य होइन त्यसैले हामी लामो समय चाहिँ संक्रमण कालमा बस्न सक्दैनौँ एक त्यसकारण मैले यसमा के महत्वपूर्ण देखेको छु भने यो आयोगले आफ्नो कार्यदिशा आफै निर्णय गरेर त्यो कार्यदिशा हामीले खोजा जस्तो बनाएर भिक्टिमले ह्युमन राइट्स कम्युनिटीले मैले तपाईँले सबैले कार्यदिशाको आधारबाट चाहिँ दुवै आयोगले काम गरोस् र दिनेश त्रिपाठीजी तपाईँले देख्नु भएको के के कमजोरीहरू छन् जसले गर्दाखेरि न्याय पाउन सक्दैनन् द्वन्द पीडितले किन तपाईँहरू विरोध गरिरहनु भएको छ यसको अब पहिलो कुरा त के छ भने जस्तो यसमा जस्तो सुकै मुद्दामा पनि जस्तो दफा बाइसमा त्यहाँ कुनै नेगेटिभ लिस्ट छैन पीडकले निवेदन दिए पनि जस्तो सुकै मुद्दामा पनि सहमति मेलमिलाप हुन सक्ने भयो त्यसपछि एकचोटि मेलमिलाप भइसकेपछि त्यसमा फेरि फाइल ओपन हुँदैन त्यसमा कारवाहीको प्रक्रिया अगाडि बढाउँ बढाइँदैन जस्तो सुकै अपराधमा पनि के छ भने क्षमादान दिन सकिन्छ एकचोटि त्यसपछि एकदमै गम्भीरतम अपराधहरूमा पनि खालि विभागीय कारवाही मात्र हुन सक्ने राज्य पक्षलाई बेपत्ता जस्तो अपराधलाई चाहिँ के छ भने अपराध नै घोषित गरिएको छैन यातना जस्तो अपराधलाई अपराध नै घोषित गरिएको छैन गम्भीरतम अपराधमा पनि क्षमादान हुन सक्ने गम्भीरतम अपराध क्षमादान हुन सक्ने किसिमको बन्दोबस्त यो कानूनमा गरिएको छ मुद्दा चलाउने कुराको कुनै सुनिश्चितता यसमा छैन छैन पीडितहरूको सहमति समाधान दिनको लागि यहाँ त्यसको कुनै चाहिँ के छ भने प्रत्याभूति छैन पीडितको सहमति बिना पनि समाधान हुन सक्छ र त्यसपछि आयोगको चाहिँ निष्पक्षतालाई पनि सुनिश्चित गरिएको छैन किनभने के छ भने अहिले सिपाही समिति नै हेर्नुहोस् न अहिले मानव अधिकार आयोगै बनेको पनि छैन त्यसमा पनि के छ भने जम्मै सरकारद्वारा नियुक्त गरिएका व्यक्तिहरू सिपाही समितिमा छन् आज के छ भने तिनजना सरकारले नियुक्त गर्ने एकजना त्यो प्रधान भूतपूर्व प्रधान न्यायाधीश भनेको हो हामी सरकारद्वारा गर्ने कुन चाहिँ इन्डिपेन्डेन्ट व्यक्ति भयो त जम्मै के छ भने गभर्मेन्टले कहाँ चाहिँ यो आयोगको चाहिँ के छ भने इन्डिपेन्डेन्स चाहिँ यसमा इन्स्योर गरिएको छैन सुदी पाठकजी अब अघि नै तपाईँले पनि भन्नुभयो केही बेपत्ता परिवारहरू द्वन्द पीडितहरू यो संसदबाट यो विधेयक पारित हुने भएदेखि नै यसको यो पारित भयो भनेर विरोध गरिरहनु भएको छ र तपाईँहरू जस्तै मानवाधिकार कर्मी केही चाहिँ यो विधेयक चाहिँ अब राष्ट्रपतिले पनि फिर्ता गर्नुहोस् भनेर त्यो पछाडि धेरै प्रयत्न गर्नुभयो तर राष्ट्रपतिले त्यसलाई अनुमोदन गरिदिनु भयो स्वीकृत गरिदिनु भयो होइन त्यो अवस्था भएको अवस्थामा अब ती जो असन्तुष्ट पक्षलाई चाहिँ कसरी समेट्न सकिन्छ त यो विधेयकमा अथवा अब यसलाई मान्दै मान्दिन भन्नेहरूलाई कसरी ल्याउने सहमतिमा <clears throat> सबभन्दा महत्वपूर्ण कुरा चाहिँ उद्देश्य प्रष्ट हुनुपर्छ हाम्रो काम गराइमा खोट छ र हाम्रो हामीसँग एउटा रिजर्भेसन छ होइन हामीले गर्न खोजिएको अर्कै देखाउन अर्कै गरिएको हो भने यसमा सहमत हुन सकिँदैन तर दुइटै विधेयक हाम्रा राजनीतिक दलहरूले चाहिँ बनाएका हुन् जुन राजनीतिक दलले भोलि हामीलाई संविधान दिँदैछन् जुन राजनीतिक दलले शान्ति प्रक्रिया अगाडि बढाए जुन राजनीतिक दलले भोलि नेपालको भविष्य चाहिँ राम्रो बनाउँछन् भन्ने विश्वासमा हामी अहिलेसम्म उभिया छौँ बस्या छौं भन्नुहोस् न मानिरहेछौँ त ती राजनीतिक दलहरूलाई <clears throat> सुधारका सम्भावनाका बारेमा हामीले जहिले पनि घचघचाइरहनुपर्छ कानूनका हिसाबले पनि कुनै तर्क र कारणको हिसाबले त्यो घटनामा चाहिँ माफी हुँदैन क्षम्य हुँदैन त्यस्ता घटनाहरूको पीड़ा बोकेका मानिसहरूका सन्दर्भमा पूरा गर्नैका लागि त्यसबाट चाहिँ त्राण दिनेको लागि जस्टिसका लागि परिपूरणकै लागि कारवाहीकै लागि यो दुवै विधेयक चाहिँ कसरी सक्षम बनाउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान आकर्षित हुनुपर्छ अब त्यसमा तीनटा कुरा गर्न सकिन्छ पहिलो कुरा हामी दललाई आग्रह गरौं हुन त दलभन्दा बाहिर जान सकिँदैन दलै व्यवस्था छ दललाई के आग्रह गरौँ भने यो दुवै आयोग गठन गर्दा यहाँ दलको सदस्य नभएको व्यक्ति त हामीले भनेका छौँ तर हामीले के आग्रह गरेका छौँ भने कमसे कम चाहिँ दुई वर्ष अघि साथीहरूले पाँच वर्ष पनि भने कतिजनाले मैले चाहिँ भने दुई वर्ष कमसे कम अगाडि कुनै पनि राजनीतिक दलमा भए पनि दलको सदस्य छोडेको हुनु पर्यो आयोग गठन भोलि हुने आज दलको सदस्य छोडेर भएन इन्डिपेन्डेन्ट मान्छे कसरी खोज्ने भन्दा कमसे कम दुई वर्ष अगाडि उसले दल त्याग गरेको हुनु पर्यो त्यसपछि हामीले यहाँ के भन्यौँ उच्च नैतिक चरित्र र विज्ञ विषयगत ज्ञान पार्सियल संसारको कुनै पनि आयोगको मूल मुटु दुईटा हुन्छ एउटा त्यो आयोगलाई विषयको ज्ञान कति छ त्यसमा काम गर्ने मान्छेलाई ज्ञान भयो भने के हुन्छ भने उसले आफ्नो इमान्दारी त छोड्दैन होइन सिद्धान्त छोड्दैन भनिन्छ नि त्यसैले विषयगत ज्ञान भयो भने इमान्दारी त छोड्दैन सिद्धान्त छोड्दैन पीडितले जस्टिस पाउँछन् एउटा मलाई त्यो लागिरहेछ यसको दुईटा चरित्रमा आयोगको मान्छेलाई हामीले हेर्नुपर्छ अब हामीसँग विकल्प छैन आयोग आफै के भन्ने हात्ती घोडा अथवा भगवान होइन आयोग भनेको त्यहाँ टेबल होला कुर्सी होला तर मान्छे हुन्छ मान्छे एउटा जीवित वस्तु हुन्छ मान्छे कस्तो हुने मानव अधिकारमा हामी पेरिस प्रिन्सिपल भन्छौ निष्पक्ष मान्छे इमान्दार मान्छे पारदर्शी मान्छे गर्न सक्ने मान्छे अर्थात विषयगत ज्ञान भएको मान्छे र ऊ सिद्धान्तमा नझुक्ने चाहे आफूले जुनसुकै परे आएको पद छाडिदिने तर विचार सिद्धान्तमा नजुट्ने त्यस्ता मान्छेहरू चाहिँ यो आयोगले खोजोस् भनेर पीड़ितहरू हामीहरू सबैले अब यो कुरा उठाउनुपर्छ दबाव दिनुपर्छ प्रचार गर्नुपर्छ दललाई भन्नुपर्छ र त्यसै गरी आयोग बन्यो भने अब अर्को विकल्प छैन आयोगले कस्तो काम गर्छ वास्तवमा माफी मात्रै दिन छल कपटकैलाई आयोग बनाइएको हो वा न्याय दिन आयोग बनाइएको हो त्यो भोलि व्यक्तिमा भर पर्छ र व्यक्तिले पनि आयोगमा आएर म हिजो अस्ति अन्त ठाउँहरूमा गरेको काम जस्तो यसो छासुस काम गरेर बाहिर जान्छु भन्ने सोचले कुनै व्यक्ति आयोगमा आउँछन् भने उनीहरूको पनि हित हुँदैन र उनीहरूलाई चाहिँ पीडितले या हामीले छाड्दैनौँ दिनेश त्रिपाठीजी तपाईँलाई कस्तो लाग्छ यो आयोग गठनका लागि जुन सिफारिस समिति गठन भयो र आयोगमा जुन अहिले आएको जुन ऐन अनुसार चाहिँ आयोगमा जुन पदाधिकारीहरू नियुक्ति गर्ने भने भनिएको छ त्यो चाहिँ कतिको ठिक छ त्यो पदाधिकारी कस्तो व्यक्ति छान्न पर्ने हो होइन मेरो विचारमा पहिलो कुरा त के छ भने यो सिफारिस समिति आफैमा यो पूर्णता छैन किनभने ह्युमन राइट कमिसनको त्यसमा सहभागिता नै छैन अहिले ह्युमन राइट कमिसनै छैन उहाँले हतार हतार भन्नुहुन्छ के को लागि हतार र अर्को कुरा के छ भने जस्तो यो समितिको सिफारिस समितिको अध्यक्ष अब उहाँ चाहिँ के छ भने आजभन्दा बिसौँ वर्ष अगाडि सर्वोच्च अदालतबाट रिटायर हुनुभयो पैँसठी वर्ष त मिनिमम एजै हो रिटायर हुने अहिले उहाँको उमेर कति छ उहाँलाई चाहिँ के छ उहाँको स्मरण शक्ति के कस्तो छ उहाँले चाहिँ के छ भने अहिलेको यो ट्रान्जिसनल जस्टिसको बहस कति बुझ्नु भएको छ कति ग्राफ्स गर्नुभएको छ कहीँ कसैले केही सुन्न पाएको छैन मैले त उहाँको बिसौँ वर्षदेखि कुनै केही विषयमा कुनै सार्वजनिक विषयमा उहाँको विचार उहाँको छलफल उहाँको अवधारणा कहीँ पनि मैले बुझ्ने मौका पाएको छैन कस्तो व्यक्ति छान्नु पर्थ्यो खालि एउटा खानापूर्ति गरेर भएन नि त्यसमा जसमा त के छ भने अहिलेको डिबेट र डिस्कोर्सलाई बुझेको चिफ जस्टिसमा अरू पनि छन् नि जो के छ भने डे टु डे एउटा पब्लिक डिस्कोर्समा छन् त्यो पनि त ध्यानमा राख्नु पर्यो नि खालि के छ भने त्यो कान एउटा मोरालिटी अफ ल भन्छ क्या एउटा टेक्निकालिटी अफ ल भन्छ एउटा बदनियतपूर्ण तरिकाले भए पनि त्यसको एउटा खानापूर्ति गर्ने भन्छ तर एउटा हुन्छ त्यसको मर्म के हो त्यसको मर्मलाई पनि समात्नु पर्यो अर्को कुरा के छ भने सबैभन्दा ठूलो कुरा के छ भने यो यो ट्रान्जिसनल जस्टिसको सबैभन्दा ठूलो स्टेक होल्डर सबैभन्दा ठूलो सरोकारवाला पीडितै हो पीडित केन्द्रित नै प्रक्रिया हो पीडितको पीडितले नै यसलाई च्यालेन्ज गरेको छ वास्तवमा अहिलेको यो मुद्दाको तपाईँले सर्वोच्च अदालतमा जुन च्यालेन्ज भएको हेर्नुभयो हामीले नै पनि भन्यौँ त हामी भन्दा पनि तपाईँहरू नै यसमा गर्नुहोस् र उहाँहरूले के छ स्वयं आज त्यत्रो ठुलो संख्यामा च्यालेन्ज गर्नुभएको छ त्यो विचाराधीन छ अहिले चाहिँ के छ भने यो इस्युलाई डाइल्युट गर्न मिल्छ पीडितले भोलि भाग लिएन सहयोग गरेन भने यो प्रोसेस त के छ भने कोलाप्स हुन्छ नि यो त यो त अगाडि बढ्न सक्दैन नि कसको लागि उहाँले के कुरा एचिभ गर्न चाहनुहुन्छ भन्दाखेरि एउटा कुरा के हुन्छ दुनियाँका धेरै भइरहेको छ र अब यसलाई चाहिँ चाँडो गर्नको लागि चाहिँ यसमा नि तपाईँले भनेको जस्तै अब निष्पक्ष मान्छे त भनेको छ तर राजनैतिक दलहरूले भागभण्डा गर्ने कसरी मिलाउने भन्ने सहमति गर्नुपर्ने होला त्यो चाहिँ दलहरूले यो कुरामा चाहिँ कसरी सहमतिका प्रक्रियालाई अगाडि बढाउनुपर्छ मलाई चाहिँ के लाग्छ भने अब दललाई त आयोगले सोध्ला होइन यो सिफारिस समितिले तर अब यहाँ चाहिँ मान्य सर्वोच्चका पूर्व न्यायाधीश ओम भक्त श्रेष्ठ लगायत सपना प्रधानजी प्रदीप पोखरेलजी लगायत डाक्टर साहबहरूको जुन आयोग छ सबभन्दा पहिले त आयोगले चाहिँ आयोग खडा भयो भन्ने सूचना चाहिँ आम नेपाली जनताले पाउनु पर्यो होइन सिफारिस सिफारिस गर्ने फलान फलानु आयोगको सिफारिस गर्ने जुन सरकारले गठन गरेको समिति छ यसको कार्यालय यो ठाउँमा खुल्यो हामी खडा भयौँ भन्ने सार्वजनिक सूचना आउनु पर्यो हाम्रो यो कार्यविधि छ भनेर कार्यविधि पारदर्शी हुनु पर्यो त्यो पनि सार्वजनिक सूचना गर्नु पर्यो आयोगमा आउने व्यक्तिहरू चाहिँ हामी यो प्रक्रियाबाट छान्छौँ मान्य न्यायाधीश भक्त श्रेष्ठजीले पारदर्शितालाई जोड दिनु पर्यो उहाँले पनि आयोग उहाँ उहाँको समिति कहाँ बसेको छ भने जनताले थाहा नपाउने नेताहरूको घर धाउने नेताहरूले दिएकै नाम चाहिँ कोर्टबाट निकालेर चाहिँ सिफारिसमा पठाउने हो भने उहाँको बारेमा पनि भविष्यमा प्रश्नहरू उठ्छन् त्यस कारणले गर्दाखेरि सिफारिस समितिको कार्यालय सार्वजनिक गरियोस् सिफारिस समितिको कार्यविधि सार्वजनिक गरोस् र मलाई लाग्छ पारदर्शी ढङ्गले सार्वजनिक आह्वान गरेर अगाडि बढ्नुपर्छ कि सार्वजनिक सुनाइ गर्दै होइन एउटा समयसम्म चाहिँ माननीय न्यायाधीश ओम भक्त श्रेष्ठजीको समितिले आह्वान गरोस् हामीलाई दुईवटा आयोग बन्नु छ योग्यता यी छन् यसका निमित्त सिफारिस गर्ने पठाउनु या व्यक्ति आफैले पठाउनु या नेटबाट पठाउनु या हुलाकबाट पठाउनु के एउटा प्रक्रिया सार्वजनिक प्रक्रिया सूचना अदा गरेर नामहरू कलेक्सन गर्ने बायोडाटाहरू कलेक्सन गर्ने त्यो मोडल जो साउथ अफ्रिकामा भएको थियो मलाई लाग्छ त्यही मोडल हामी कहाँ गर्दा बेस होला र उनीहरूको बारेमा चाहिँ यो संसदीय सुनवाई मात्रै होइन आयोमा बस्ने मान्छेहरूका बारेमा अब टोडीखेलमा गर्न नसके पनि कुनै हल लिएर कुनै स्कुल कलेजका हल कुनै ग्राउन्ड कहीँ लिएर हामी सार्वजनिक सुनवाई गर्छौँ जनताको सुनवाई गर्छौँ भन्ने हिसाबले एउटा सार्वजनिक सुनवाई गरेर अनि त्यो आधारमा चाहिँ आयोगले नाम सिफारिस गर्यो भने त्यो न्यायोचित होला भन्ने मलाई लाग्छ हजुर दिनेश त्रिपाठीजी अब के गर्ने त ऐनलाई संशोधन गर्ने हो कि अब यो प्रक्रियालाई रोक्ने हो कि के गर्ने हो होइन मेरो विचारमा अब सर्वोच्च अदालत बुद्धिमत्तापूर्ण के हुन्थ्यो भने यो यस्तो किसिमको कानून बनाइँदै हुँदैन जो नेपालको एउटा इन्टरनेसनल अब्लिगेसनलाई मिट गर्दैन नेपालको नेपालको सन्धि दायित्वहरूलाई अन्तर्राष्ट्रिय जुन अब्लिगेसनहरू त्यसलाई मिट गर्दैन नेपालको संविधानलाई मिट गर्दैन विशेष शान्ति सम्झौतालाई मिट गर्दैन पर पीडितहरूको सरोकारलाई त्यसले सम्बोधन गर्दैन र यसले गम्भीरतम अपराधहरूमा पनि अन्तर्राष्ट्रिय कानूनको अवधारणाको खिलाफमा गएर संयुक्त राष्ट्रसङ्घको अवधारणाको खिलाफमा गएर गम्भीरतम अपराधहरूमा पनि मेलमिलाप हुन सक्ने गम्भीरतम अपराधहरूमा पनि क्षमादान हुन सक्ने पीडितको सहयोग र सहभागिता नचाहिने यस्तो किसिमको जुन यो कानून यो बनाउनै हुँदैन थियो अब बनिसकेपछि पनि यसको बारेमा पनि धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पीडितहरू सबैले यसको विषयमा आफ्नो सरकार प्रकट गर्यो त्यसपछि के छ भने यसलाई एउटा कि त संशोधन प्रक्रियामा लानु पर्थ्यो अब जब अदालतमा यो कुरा चुनौती भइसकेको छ किनभने एउटा कुरा के छ भने योभन्दा अगाडि अध्यादेश आएको थियो त्यो अध्यादेशलाई सर्वोच्च अदालतले के भन्यो भने यसका प्रावधानहरू अन्तर्राष्ट्रिय कानून नेपालको संविधान र विशेष शान्तिलाई मिट गर्दैन भने अब अहिले त्योभन्दा पनि वर्स त्योभन्दा पनि रिग्रेसिभ छ अलिक ध्यानपूर्वक भन्दा पनि यो खराब कानून बनाइयो सोच्ने गरी अब त्यसलाई चाहिँ के छ भने कोर्टमा अहिले त्यो च्यालेन्ज भइसकेको छ भन्दाखेरि के छ भने अब कोर्टको कमसे कम हामी जजमेन्ट पर्खौँ त्यसलाई मान्नुपर्छ अदालतको आदेश के हो त्यसलाई च्यालेन्ज भएको छ त्यसको निर्णय पर्दछ तर अब त्यो पनि उहाँले सदा सहायता देखाउनु भएन त्यस के छ भने यो प्रक्रिया जसरी अगाडि बढाउन खोजिएको छ त्यो नितान्त बदनीयतपूर्ण छ यसले कुनै सल्युसन दिँदैन यसले कुनै ट्रान्जिसनल जस्टिसलाई कुनै लजिकल एन्डमा पुर्याउँदैन र म के भन्छु भने एउटा यो फुच्चे खेल मात्रै हो दलहरूले चाहिँ किन अब सत्तारूढ दलहरूले चाहिँ यसलाई किन यस्तो हतारमा अगाडि बढाउन खोजेको अब एउटा कुरा के छ भने सत्तारूढ दलहरू के हुन्छ भने उनीहरूले यो यो इस्युको गम्भीरतालाई आत्मसात गरेको जस्तो देखिँदैन र उनीहरूलाई के लाग्छ भने राजनीतिक दलहरूले सहमति गर्यौं भने जस्तो सुकै कुरो पनि हामी चाहिँ गर्न सक्छौ तर त्यो होइन राजनीतिक दलहरूको बीचमा सहमति हुँदैमा सरकारका कोलिसन पार्टनरहरूको बीचमा सहमति हुँदैमा न्यायको कुरोलाई निरस्त गर्न मिल्दैन कानूनी राज्यको कुरालाई निरस्त गर्न मिल्दैन राजनीतिक सहमति गरेर संविधानको बरखिलाप काम गर्न मिल्दैन राजनीतिक सहमति कायम गरेर अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तहरूलाई चाहिँ निरस्त गर्न सकिँदैन एउटा के छ भने सर्टेन नर्म्स भ्यालुज कानुनी राज्यका अवधारणाहरूलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ तर उहाँहरूलाई त्यो मलाई लाग्छ भ्रम छ उहाँलाई के लाग्छ भने हामीले गर्यो भने जे पनि हुन्छ यो किसिमको जुन एउटा authoritarian mind set rule of ललाई नमान्ने यो किसिमको जुन माइन्ड सेट हो त्यो मेरो विचारमा न्यायको लागि पनि खतरा हो स्वतन्त्रताको लागि पनि खतरा हो कानुनी राज्यको लागि पनि खतरा हो र यसले चाहिँ के छ भने एउटा सभ्य समाजको जुन हाम्रो परिकल्पना छ त्यसलाई पनि पूरा हुन दिँदैन दिनेश त्रिपाठीजी यस्तो गम्भीर विषयमा मानव अधिकार कर्मीहरू तपाईँहरू जस्तो कानूनविदहरू किन विभाजित भएको किन एकै स्वर आउन नसकेको होइन मलाई लाग्छ यसमा कानुन कानुनी क्षेत्र अधिकारको क्षेत्र विभाजित छैन मलाई लाग्छ हाम्रो यसमा एउटै अवधारणा छ यो जबदेखि जब यो कानून बन्नुभन्दा अगाडि नै पनि हामीले यो ब्ल्याङ्केट एमनेस्टी हुन सक्दैन भनेरै हामीले आवाज उठाएका थियौँ कानून पास भएपछि पनि हामीले त्यसमा आवाज उठाइरहेका छौँ त्यसमा हामीले बोलिरहेका छौँ निरन्तर काम गरिरहेका छौँ र अहिले सर्वोच्च अदालतकोमा जुन यो मुद्दा सुनवाईको क्रममा छ त्यसमा पनि के छ भने धेरै ठूलो संख्यामा वकिलहरूको सहभागिता छ पीड़ितहरू सबै पक्षका पीड़ितहरूको यसमा चाहिँ के छ भने एउटै अवधारणा छ सुदीप पाठकजी अब तपाईँलाई चाहिँ कतिको आशा छ अब सरकारले ऐन ल्याएको छ र आयोगको गठनको प्रक्रियालाई शुरू गरेको छ साँच्चै अहिले रेडियो सुनेर बस्नुभएका युद्ध पीड़ितहरू द्वन्द पीड़ितहरूले अब न्याय पाउने दिन आउन लागेको हो अब हेर्नुहोस् uh, म चाहिँ अत्यन्त सकारात्मक मान्छे हुँ न्याय पाउने प्रक्रिया सुरु नगरी न्याय पाइँदैन आयोगको गठन नभई पनि प्रक्रिया सुरु हुँदैन त्यसभित्र चित्त नबुझ्ने धेरै कुरा मेरा पनि छन् पीडित साथीहरूको पनि छ तर अहिले बुझ्ने चित्त बुझ्ने कुराहरूलाई एक ठाउँमा राख्ने आयोग चाहिँ एउटा एउटा पारदर्शी इमान्दारी अहिले मैले जुन भने खुला बहसबाट नामहरू लिएर आयोग गठनको प्रक्रिया अप्नाउँ जो कार्य जो योग्यता छ योग्यताको आधारमा अनि जो साथीहरू आउँछन् उनीहरूको कमिटमेन्ट चाहिन्छ यस्तो आयोगमा मैले फेरि जोड दिन्छु यो कुनै सरकारले बनाउने आयोग जस्तो होइन लोकसेवा जस्तो निर्वाचन आयोग जस्तो मानवाधिकार आयोग जस्तो यो कुनै पनि आयोग जस्तो होइन यसमा प्रत्यक्ष पीडासँग संलग्न धेरै विषय हुन्छ हेलचक्राएँ र खेलचक्राई के खेलासी गर्न पाइँदैन प्रत्येक आउने व्यक्तिले पहिला भनिन्छ नि मन अथवा आत्मा संसारलाई ढाँटे पनि आत्मालाई ढाँट्न सकिँदैन भने जस्तै आयोगमा आउने व्यक्तिले जाहिर खानका लागि तलब खानका लागि देशभित्र घुम्नका लागि संसार घुम्नका लागि आउने होइन यो बुझ्नुपर्छ बुझुन् पीडितले अब त्यहाँ प्रश्न उठाउँछन् त्यहाँ दबाब दिन्छन् आयोग आयोगको रूपमा कार्य भएन भने बडो अप्ठ्यारो पर्छ म चाहिँ आशावादी छु आयोगले न्यायको प्रक्रिया अगाडि बढाउने क्रममा एउटा कार्य गर्छ के चाहिँ गर्छ भने केही भएन भने पनि देशभरि कति घटना भए कुन घटनामा को को संलग्न भए को को पीडक हुन् भन्ने रजिस्ट्रेसन हुन्छ एकपटक रजिस्ट्रेसन हुनु त्यो न्यायिक प्रक्रियाको बाटो खोल्नु हो त्यसैले पीडित साथीहरूले त्यो रजिस्ट्रेसनकै प्रक्रिया अगाडि बढ्छ भनेर पनि आयोग गठनमा सहयोग गर्नुपर्छ आयोगमा आउने मानिसहरूले यो सयौं कार्यालय र आयोगभन्दा यो फरक हो फेरि पनि म जोड दिएर भन्छु गाडी चढ्न तलब खान देश प्रदेश घुम्न आउन सोचिएको छ भने र राजनीतिक दलहरूले आफ्ना मान्छे पठाएर घटनालाई लुकाउन खोजिएको हो भने ती दुवै आयोगमा ताला लाग्नेछ सरकारले गत साता सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिशका लागि समिति गठन गरेपछि यी दुई आयोग अब त बन्छ कि भन्ने आश पलाएको छ शान्ति सम्झौता भएको छ महिनाभित्र बनाउने भनेको आयोगको गठनको प्रयास समय समयमा भए तापनि यसमा विभिन्न अवरोधहरू आइरहेको छ जसका कारण आठ वर्षसम्म पनि आयोग बन्न सकेन अहिले पनि सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन संसदले पारित गरिसकेको छ तर त्यसमा रहेका प्रावधानका बारेमा द्वन्द पीड़ित र केही मानवाधिकार कर्मीहरूले विरोध गरिरहेका छन् सरकारले गठन गरेको सिफारिश समितिको बारेमा नै प्रश्न उठिरहेको अवस्थामा त्यो समितिले कस्ता पदाधिकारी सिफारिश गर्ला सबैको चासोको विषय भएको छ यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको साझा नेपालको समय सकिने लागेको छ आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घटपसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ साझा नेपाल सुनिसकेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्ट बक्स नम्बर उन्नाइस तीन चौबिस काठमाडौँ नेपाल रेडियो अर्पण एक सय चार थोप्लो पाँच megahertz Arpan time change अहिले बिहानको आठ बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा अनुसार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम शुभ बिहानी अनुपस्थितिले धैर्यलाई दबाउँछ र चाहनालाई बढाउँछ जसरी हावाले मैनबत्तीलाई निभाउँछ तर भुङ्रोबाट आगो सल्काउँछ फ्रान्सेली लेखक फ्रान्कोइस डेला रुचे फुकाल्टको यही प्रसिद्ध भनाइसँगै नमस्कार अनि शुभ प्रभात रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा आज पनि तपाईँलाई स्वागत गर्नका लागि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम शुभ बिहानीसँगै तपाईँको साथमा छु म रामु आचार्य कार्यक्रम शुभ बिहानीमा आजको तिथिमिति त्यस्तै तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ तपाईँको आजको राशिफल साथमा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्जबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुँदैछन् सोको रूपरेखा पनि हामी अगाडि बढाउने गर्दछौँ तपाईँ कार्यक्रम शुभ बिहानी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा सुनिरहनु भएको त छ नै साथमा इन्टरनेट अनलाइनको W W W dot Radio Arpan dot com dot NP मार्फत पनि यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रमलाई अगाडि बढाउँ आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार एकात्तर साल असार सात गते शनिबार तदनुसार दुई हजार चौध जुन एक्काइस तारिक असार कृष्ण पक्ष नवमी तिथि दिउँसो एक अन्ठाउन्न बजे उपरान्त दशमी तिथि रेवती नक्षत्र राति एक सोह्र बजे उपरान्त आश्विनी नक्षत्र शोभन योग राति दुई चौबिस बजे उपरान्त अतिगण्ड योग करण आनन्दादि योगमा धाता योग चन्द्रमा मिन राशिमा राति एक सोह्र बजे उपरान्त मेष राशिमा उद्योग बेला बिहान छ बयालिस बजेसम्म यो त भयो आजको पञ्चाङ्ग अब लागौ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफलतर्फ मेष राशि हुने तपाईँको आज खर्च अलिकति बढी हुने योग परेको छ सामान्य कुराले पनि मानसिक परिश्रम बढी गर्नुपर्ने देखिन्छ विचार पुर्याएर मात्र बोल्नुहोला वृष राशि हुने तपाईँको आज यात्राको लागि त्यति उपयुक्त समय रहेको छैन लामो यात्रा नगर्नु भए बेस हुनेछ अनाहकमा वाद विवादमा पर्ने सम्भावना पनि रहेको छ मिथुन राशि हुने तपाईँको आज खानपिन लत्ता कपडामा बिह हुने समय छ सामाजिक परिमार्थिक हिसाबले चित्त बुझ्नेछ अन्य पक्ष सामान्य नै देखिन्छ कर्कट राशि कर्कट राशि हुने तपाईँको आज मन चञ्चल हुने समय छ केही गरिहाल्ने वातावरण छैन पुरानै पेसालाई नै निरन्तरता दिन सके बेस होला सिंह राशि राशि हुने तपाईँको आज दान पुण्यको कार्यमा खटिने बेला छ थोरै भए पनि धार्मिक कार्यलाई सहयोग गर्नुपर्नेछ राम्रै हुनेछ कन्या राशि कन्या राशि हुने तपाईँको आज भाइबन्धु तथा आफन्तबाट सोचेअनुरूप सफल सहयोग मिल्न कठिन छ मन शान्त बनाएर काम गर्नुहोला तुला राशि हुने तपाईँको आज धनधान्य तथा लक्ष्मीको बास हुने समय छ आत्मबल बन्ने र केही काम हात लाग्ने पनि समय रहेको छ वृश्चिक राशि हुने तपाईँको आज पढाइ लेखाइतिर ध्यान जानेछ शैक्षिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था छैन तर पूर्ण सफलतामा कमी होला धनु राशि धनु राशि हुने तपाईँको आज घर परिवारबाट टाढा बस्ने समय छ शैक्षिक यात्राको लागि आवश्यक तयारी गर्ने बेला राम्रै छ यात्रामा पनि राम्रो हुनेछ धैर्य गर्नुहोला मकर राशि मकर राशि हुने तपाईँको आज अरूलाई दान पुण्य गर्ने समय छ केही न केही महत्त्वपूर्ण वस्तु उपलब्धि भइरहनेछ मनोरम दृश्यावलोकनको योग परेको छ कुम्भ राशि कुम्भ राशि हुने तपाईँको आज खानपिन तथा भेटघाटमा समय बित्नेछ नयाँ ठाउँको नयाँ अनुभव गर्ने अनुकूल वातावरण मिल्नेछ विचार पुर्याउनुहोला र अन्त्यमा मिन राशि मीन राशि हुने तपाईँको आज शरीरमा फुर्ती आनन्दको अनुभूति हुनेछ शैक्षिक तथा व्यवहारिक काममा सोचे जति सफलता मिल्न कठिन देखिन्छ अहिले हामीले प्रस्तुत गऱ्यौँ तपाईँको आजको राशिफल तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ भन्ने कुरा हामीले प्रसारण गरिसकेका छौँ राशिफलले जे जस्तो देखाए पनि तपाईँ आफ्नो काम मेहनतका साथ गर्नुभयो भने पक्कै पनि सफलता हात पार्न सक्नुहुनेछ राशिफलपछि अब लागौँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्जमा आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा छन् सो कार्यक्रमको रूपरेखातर्फ अहिले बिहान आठ बजेबाट तपाईँ कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी लगत्तै आठ दस बजेबाट नौ बजेसम्म नेपाल चौतारी सुन्न सक्नुहुनेछ नेपाल चौतारी सुनिसकेपछि नौ बजे नेपालबाणी समाचार सुन्न सक्नुहुनेछ त्यस्तै नौ बजेको नेपालबाणी समाचारपछि सहकर्मी सागरको साथमा एक्सन कट सुन्न सक्नुहुनेछ करिब दस बजेसम्म दस बजे पालो अर्पण समाचारको दस बजेको अर्पण समाचार लगत्तै कार्यक्रम लोक झन्कार सुन्न सक्नुहुनेछ दिवसको साथमा त्यस्तै एघार बजे पालो अर्पण खबरको एघार बजेको अर्पण खबर लगत्तै तपाईँ जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ जस्ट फर इन्जोयको साथमा तपाईँको साथमा म स्वयं उपस्थित हुनेछु त्यस्तै बाह्र बजे नेपालबाडी समाचारको पालो बाह्र बजेको नेपालबाडी समाचार सुनिसकेपछि करिब एक बजेसम्म साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ एक बजे अर्पण खबर त्यस्तै एक बजेको अर्पण खबर लगत्तै करिब दुई बजेसम्म सहकर्मी राजनको साथमा पप ग्यालरी सुन्न सक्नुहुनेछ दुई बजे अर्पण समाचार सुनिसकेपछि करिब तिन बजेसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ सहकर्मी साथी दिवसको साथमा तिन बजे नेपालबाडी समाचारको पालो रहनेछ तिन बजेको नेपालबाडी समाचार लगत्तै करिब चार बजेसम्म धनियाँ के दुनियाँ सुन्न सक्नुहुनेछ चार बजे अर्पण खबर चार बजेको अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म सहकर्मी साथी दिपेन्द्रको साथमा लोक आँगन सुन्न सक्नुहुनेछ त्यस्तै पाँच बजे अर्पण बुलेटिनको पालो रहनेछ पाँच बजेको अर्पण बुलेटिनपछि साढे पाँच बजे तपाईँ जीवनको मार्ग सुन्न सक्नुहुनेछ त्यस्तै छ बजे पालो नेपालबाडी समाचारको छ बजेको नेपालबाडी समाचारपछि तपाईँ साढे छ बजे अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजे अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ सहकर्मी साथी प्रतीक्षाको साथमा त्यस्तै साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ साझा खबर सुने लगत्तै आठ बजे नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ पौने नौ बजे बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवा सुने लगत्तै करिब दस बजेसम्म मेरो कथा सुन्न सक्नुहुनेछ डियर कल्याणको साथमा त्यस्तै दस बजे नेपाल एफएम समाचार सुनिसकेपछि करिब एघार बजेसम्म खुल्दुली डट कम सुन्न सक्नुहुनेछ हामी एघार बजेबाट विश्राम लिने गर्दछौँ र साथमा पुनः भोलि बिहान चार बजे प्रवचनमालाको साथमा उपस्थित हुनेछौँ चार बजेबाट पाँच बजेसम्म प्रवचनमाला सुने लगत्तै पाँच बजेबाट साढे पाँच बजेसम्म केही व्यापारिक सन्देशहरू सुन्न सक्नुहुनेछ साढे पाँच बजे बाढी सुनिसकेपछि छ बजे सिआइएनको साझा खबर सुन्न सक्नुहुनेछ साढे छ बजे बाढी बहस सुन्न सक्नुहुनेछ त्यस्तै सात बजे अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सभा सात बजेदेखि करिब साढे सात बजेसम्म बिबिसी बिहानी सेवा सुनिसकेपछि तपाईँ साढे सात बजे कार्यक्रम चित्रसेन सेरोफेरो सुन्न सक्नुहुनेछ कार्यक्रमको साथमा म स्वयं उपस्थित हुनेछु भोलि बिहान पुनः आठ बजे कार्यक्रम शुभ बिहानीको अर्को अङ्कमा तपाईँ हाम्रो भेट हुनेछ हामीले